नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा झैँ म प्रेम सुनार कार्यक्रम ओजेलका खबर सामुदायिक radio sky radio Gulmi radio Ruru Shringa radio republic Butwal सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सर र नेपाली संचार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबर युनिटका एक दर्जन भन्दा बढी अनलाइनबाट पनि नयाँ पुराना श्रृङ्खला चौबिसै घन्टा सुन्न सकिन्छ समय अभावका कारण अन्य कुरा नबोली आजको एक सय सतसठी श्रृङ्खलाको विषय वस्तु सुनाउन चाहन्छौँ करोडौं लागतको खानेपानी योजना सभासद दुमन थापाद्वारा अलपत्र सम्बन्धी रिपोर्ट र श्रीमानको कुटाई सहन नसकेर आत्महत्या गर्न आँटेकी एक महिलाको पीर वेदना सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोगदातकै आवाजमा सुनौ म हस्तिचोर हर्तुकोट दुई निवासी प्रेम कुँवर हाल मेलबर्न अस्ट्रेलिया विगत केही महिनादेखि स्तन क्यान्सरबाट ग्रसित भई घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचार अभावमा भक्तपुरको क्यान्सर अस्पतालको सैयामा जीवन मरणको दोसातमा छटपटाइरहेकी हस्तिचोर हर्तुकोट दुई निवासी बसन्ती कुँवरलाई बचाउ अभियान अन्तर्गत हाल अस्ट्रेलियाको मेलबर्नमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली दाजुभाइहरूबाट सेवा नै धर्म होको मूल मर्मलाई आत्मसात गर्दै मेरो सक्रियतामा रु एक लाख लाख सत्तालिस हजार छ सय चौवालिस सहयोग सङ्कलन गरी निज बसन्ती कुँवरको श्रीमान धविन्द्र कुँवरको नाममा पठाई दिए बेहोरा तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु सहयोगदाता केहीको नाम भन्नुहोस् यसरी सहयोग गर्ने सहयोगदाताहरूमा म प्रेम कुँवरको तर्फबाट रु बत्तिस हजार त्यस्तै गुल्मी वामी टक्सर पल्टार निवासी दोण केसीबाट रु दस हजार एक सय बिस वामी टक्सर निवासी दीपक अर्यालबाट रु नौ हजार छ सय साठी गुल्मी हुँगा दक्षिण बाँझखर्त निवासी श्री नवीन भण्डारीबाट नौ हजार दुई सय बयानब्बे गुल्मी वामी पाँच निवासी इन्द्रबहादुर केसीबाट रु नौ हजार दुई सय गुल्मी कुर्गा पाँच निवासी राजु पछाइबाट नौ हजार दुई सय काठमाडौँ पुरानो बानेश्वर निवासी श्री सुमन बज्राचार्यज्यूबाट नौ हजार दुई सय गुल्मी अर्लाङकोट छ लामाखेत निवासी श्री मणिरत्न सापकोटाबाट पाँच हजार पाँच सय बिस गुल्मी तमगास निवासी श्री सूर्य पाण्डेबाट रु पाँच हजार साठी गुल्मी आपचौर निवासी सुरज अर्यालबाट चार हजार छ सय बयानब्बे गुल्मी वामिटक्सर निवासी सीता हरियालबाट रु चार हजार छ सय गुल्मी वामी दुई निवासी राजु केसीबाट चार हजार छ सय भुवाचिटी निवासी श्री कैलाश सापकोट सापकोटाबाट चार हजार छ सय चितवन निवासी राजु सापकोटाबाट चार हजार छ सय काठमाडौँ बानसर निवासी सुमन पोखरेलबाट चार हजार छ सय चितवन निवासी पवन खरेलबाट चार हजार छ सय चितवन निवासी विराज खरेलबाट तिन हजार छ सय ओसी चितवन निवासी रनिल चौधरीबाट एक एक हजार आठ सय चालिस गुल्मी वामी पाँच खरालटोरा निवासी लक्ष्मण सापकोटाबाट अठार सय चालिस बागलुङ गलकोट निवासी रमेश केसीबाट अठार सय चालिस बागलुङ नरेठाँटी निवासी सुमन थापा मगरबाट अठार सय चालिस र अस्ट्रेलियन नागरिक डेनिस डर्निङबाट पाँच हजार साठी र अन्त्यमा गुल्मी न्युजको ओजेलका खबर कार्यक्रममा आउँदा दिनहरूमा यसै गरी अझ प्रभावकारी रूपमा अगाडि बढी सिङ्गो देशको राष्ट्रिय ओजेलका खबर नमुना बन्न सकोस् भन्ने शुभेच्छाका साथ धन्यवाद हाम्रो पनि धेरै धेरै धन्यवाद सहयोगदाता सबैलाई अनि ओजेलका खबर तपाईँको अस्ट्रेलियाको नेपाली संसार रेडियोबाट बच्छ नि थाहा छ नि तपाईँहरूलाई हजुर हामीले त्यहीबाट सुन्ने गरेका छौँ हामी विगत मैले पनि सुन्न लागे दुई चार महिना भयो यो अत्यन्तै यो प्रभावकारी रूपमा अगाडि बढेको छ र आउँदा दिनहरूमा यस्ता जुन लुकेका लुकाइएका र दबन बाध्य पारिएका खबरहरू जुन रूपमा प्रेम सुनवारले प्रस्तुत गर्नुभएको छ यो हामी अस्ट्रेलियामा बसोबास गरेका नेपालीहरूबाट हृदयदेखि नै तपाईँलाई चाहिँ सत्कार गर्न चाहन्छौँ र तपाईँको यस कार्यमा जुन सहयोग गर्नुभएको छ एउटा समाचार सम्प्रेषण गरेर यसको उच्च उच्च मूल्याङ्कन गर्दै यसरी थप सहयोग गर्न अझ प्रेरित गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ हामी अवश्य पनि तपाईँहरूको मायाले नै यो कार्यक्रम अगाडि बढेको आगामी दिनमा पनि हामी सम्पर्कमा रहनेछौँ प्रेम कुँवरजी तपाईँ हस्ती चोरको हुनुहुन्छ मैले चिन्छु तपाईँहरू सबैजनाको प्रवासी जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु हजुर हुन्छ हस् धन्यवाद हजुर नमस्कार गुलबेली समिति बारेनको उपाध्यक्ष हिमलाल पाण्डे बोलिरहेको छु घर चाहिँ कहाँ घर चाहिँ मेरो सिमी गुल्मी कति नम्बर नम्बर वडा हो नम्बर ओके अनि तपाईँले दस वर्षीय बालिकालाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो ल भन्नुहोस् हजुर दस वर्षीय बालिकाको लागि सहयोग गर्दैछौँ हामी गुलमेली समाज बहराइनबाट गुलमेली समाज बहराइनको तर्फबाट चाहिँ एक्काइस बिडी छ र गुलमेली समाजको उपाध्यक्ष अध्यक्ष भीम कुँवरबाट पाँच बिडी उपाध्यक्ष हिमलाल पाण्डेबाट दस बिडी महासचिव कमल ग्याउलीबाट पाँच बिडी अनि कोषाध्यक्ष तेजबहादुरबाट पाँच बिडी असीम लोक गायक असिम मोदबाट पाँच भिडी देग सदस्य देख रेवामीबाट पाँच भिडी श्याम खरालबाट पाँच भिडी तमलाल पाण्डेबाट पाँच भिडी सोम गुरुङबाट पाँच भिडी गरी सेभेन्टी वान भिडी चाहिँ बरानी दिन सहयोग गर्दैछौँ र नेपाली पैसा चाहिँ सत्र हजार छ सय त्रिपन्न रुपियाँ चाहिँ हुन्छ रकम चाहिँ कहाँ के माध्यमबाट पठाउँदै हुनुहुन्छ अहिलेसम्म म हजुरलाई चाहिँ त्यसैकै बारेमा म हजुरसँग एकाउन्ट नम्बर माग्ने प्रयास गरिरहेको छु भरिसक हामीलाई एकाउन्ट नम्बर उपलब्ध भयो भने हामीले डाइरेक्ट एकाउन्टमै पठाउने ब्याङ्कबाट भन्ने कुरो भइरहेको छ यता सुन्नुहोस् हामीले के गरेका छौँ भने हामीले एउटा समिति बनाएर त्यो समिति मार्फत चाहिँ हामीले रकम पठाउने व्यवस्था मिलाउँदैछौँ धैर्य गरिदिनु होला हस् धन्यवाद बहराइनमा उजेल खबर राम्रै सुन्नुहुन्छ होइन हजुर बहराइनमा हामीले राम्ररी सुन्छौँ प्रायः जसो उजेलका खबरहरू अब अनलाइनबाटै सुनिन्छ हजुर हस् धन्यवाद ल हस् हस् धन्यवाद हस् हजुर हजुर समिति मार्फत एउटा अस्ति जुन घटना भयो त्यो एउटा अवध बालिका बालिकालाई बालिकाको ठाउँमा एउटा भए पनि भूमिका खेल्न सक्छ कि भनेर एउटा सानो सहयोग गर्न गइरहेका हौँ हजुर यसमा सरस्वती म सहयोग दिने सहयोगदाताहरूको नाम गर्छु हजुर रामप्रसाद शर्मा भर्सिटीबाट दुई हजार एन खाता उहाँ हाम्रो सचिव पनि हुनुहुन्छ उहाँबाट दुई हजार एन वानी छ उहाँ हाम्रो संस्थाको सदस्य हुनुहुन्छ हजार एन रायमाझी वानी खड्के उहाँ संस्थाको सदस्य हुनुहुन्छ उहाँबाट दुई हजार एन कारण रहे हजुर पश्चात उहाँले दुई वा पनि संस्थाको कोषाध्यक्ष हुनुहुन्छ उहाँबाट बसारेन हजुर हजुर र समिति जापानको कोषबाट दस हजार एन विनियोजन गरी जम्मा जम्मी अहिलेलाई हामी पचास हजार एन सहयोग लिएर यहाँहरू बिचाएका छौँ हजुर तर यसमा अस्ति हाम्रो एकजना विष्णु हो हो उहाँले स्वयं घोषणा गर्नुभएको छ हजुर र यसरी चाहिँ हामी ती बालिकाको भनौँ न अब दुःखको दिनमा अहिलेलाई हामी साथीकार एमले सहयोग गर्ने भएका छौँ र यसलाई पठाउने माध्यमहरू यहाँहरूले बताइदिनु नै हुनुहुन्छ होला अवश्य पनि हामी अक्षय कोष खोल्दैछौँ उनको नाममा उनको अक्षय कोषको खाता नम्बर हामी तपाईँहरूलाई पठाउनेछौँ तब मात्र रकम पठाउनु होला है ए अध्यक्षज्यू म तपाईँलाई एउटा गर्व लाग्ने कुरा भन्न चाहन्छु म अस्ति तपाईँको वामीमा गएको थिएँ तपाईँहरू वामीमा जो विदेशमा हुनुहुन्छ त्यो क्याम्पस जसरी चलाउनु भएको छ अन्य विद्यालयहरू जसरी चलाउनु भएको छ दुःख पाएका पीडितहरूलाई असहायहरूलाई जुन सहयोग गर्नु भएको छ वामीवासीले मलाई के लाग्यो भने उहीँ एउटा भनाइ थियो नि न्याय नपाए गोर्खा जानु भने जस्तै सहयोग नपाए वामी जानु भन्न मन लाग्यो मलाई वामी मात्रै भन्नाले अन्याय होला वामी कुर्गा आँपचौर अनि त्यसपछि अर्लाङको टेस भेगका जति पनि विदेशमा हुनुहुन्छ जो जतिले सहयोग गर्नु भएको छ गर्दै आउनु भएको छ मलाई थाहा छ सहयोग नपाए वामी जानु भन्न मन लाग्यो यसका लागि वामी सेवा समाज जापानलाई विशेष धन्यवाद दिन चाहन्छु र तपाईँले जुन सक्रियता देखाउनु अध्यक्ष सुरेश केसीजी यसका लागि तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु र यस्तै मानव उद्धार कार्यमा सेवा गर्दै जानु होला भन्ने म आग्रह समेत गर्दछु सुरेशजी हेलो नमस्कार हजुर नमस्कार म शमशेर थापा बोल्दैछु हजुर मकाउबाट है म यहाँ एनआरएन मकाउको भोइस प्रेसिडेन्ट पनि हो हजुरको घर चाहिँ कहाँ पर्यो मेरो पुर्ख्यौली घर गुल्मी भार्से हो है अब बुटोलमा बसोबास छ मेरो अहिले हजुर बुटोलमा छ फिलहालमा अहिले चाहिँ काठमाडौँतिर छु विगत दस एघार वर्षदेखि मकाउमा कार्यरत छु म अहिले त्यही भएर मैले चाहिँ यहाँ दस हजार दिन्छु भनेर अस्ति हाम्रो त्यो जुन दस वर्षीय बालिकालाई त्यस्तो हो होइन त्यसको लागि दस हजार दिन्छु भनेर मैले कुरा गरेको थिएँ अनि मैले यसो सोचेर साथीहरूले नि दिन्छन् कि भनेर मैले फेसबुकमा उ गरेको थिएँ होइन हजुर त्यही मार्फत चाहिँ फेसबुकको चाहिँ धेरै साथीहरूले ल मैले दिन्छु भनेर यहाँ मैले चाहिँ अहिले सत्तर बहत्तर हजार चार सय सङ्कलन गरेको छु है हजुर त्यही भएर मैले चाहिँ केही साथीहरूको नामहरू यहाँ पढेर सुनाउन चाहन्छु है हजुर हजुर हस् हाम्रो पूजा र पूजा गुरुङ र हरि गुरुङको नाममा पाँच सय हङकङ डलर हजुर चुला प्रभात पाँच सय टेक पिओसी तिन सय आदर्श थापा दुई सय कृष्ण अधिकारी दुई सय जङ्गबहादुर गुरुङ दुई सय अम्बिर जोशी दुई सय शान्ति अधिकारी दुई सय श्यामगिरी दुई सय भेषराज उपाध्याय एक सय कर्मबहादुर अधिकारी एक सय जय गुरुङ एक सय तारा खड्का एक सय प्रकाश पुराथोकी एक सय बाबु राम बाबु सिंह जीसी एक सय दुर्गा राई एक सय रत्न घटी एक सय दुर्गा थापा एक सय किरण श्रेष्ठ एक सय Ha, äh, bin, bir एक सय दीपक थापा एक सय लालबहादुर आले एक सय नरबहादुर खासु एक सय महेश मल्ल एक सय अशोक खत्री दुई सय लेख गुरुङ दुई सय राजेन्द्र श्रेष्ठ एक सय यो धर्म भाइ एक सय होइन त्यही भएर क्लिक अन्कोय भन्ने एक सय हजुर त्यो तरिकाले हाम्रो छ है सबै सहयोगदातालाई यो पैसा अहिले यहाँ हजुर हजुर यो रकम चाहिँ उनको खाता खोलिने छ हाम्रो खाता नम्बर दिनेछौँ तब मात्र तपाईँ तपाईँले पठाउनु होला अहिले चाहिँ हामीले सहयोग घोषणा मात्रै राख्यौँ अनि शमशेर थापाजी हेलो शमशेर थापाजी अहिले बुटोलमा बस्नु रहेछ अहिले मकाउबाट जुन सहयोग गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद छ तपाईँ लगायत सबै जुन एउटा सक्रियता देखाउनु भयो ती बालिकाका लागि यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ अनि शमशेरजी एनआरएनको गतिविधि राम्रै छ त्यहाँ पनि होइन मकाउमा हजुर एकदम राम्रो छ हजुर हामीले अब विदेशमा धेरै कक्षले परेको खण्डमा विदेशमा या नेपालमा पनि सहयोग गर्दै आएका छौँ विगतका केही दिनहरूदेखि होइन मलाई राम्ररी थाहा छ तपाईँहरूले सहयोग गर्नुहुन्छ सहयोगहरू गरियो होइन त्यही भएर हामीले चाहिँ यो पनि हाम्रो हृदय छोएर यसमा पनि केही गरौँ भनेर हामीले चाहिँ हातेमालो गरे हो है साथीभाइ मिलेर अब त्यही भएर चाहिँ अब सानो एउटा प्रयास मात्र हो होइन अब यसैलाई देखेर हङकङमा पनि रकम सङ्कलन हुँदैछ अमेरिकादेखि नि अब दिदीले हाम्रो एकजना दिदीले ल म दिन्छु भाइ कसरी हो भन्दै हुनुहुन्थ्यो होइन उहाँलाई चाहिँ मैले एउटा तपाईँलाई माध्यम बनाइदिन्छु यस्तो यस्तो तरिकाले दिनुहोस् भनेर होइन त्यही हजुर अनि ओजेलका खबर सुन्ने गर्नुहुन्छ हजुर एकदम सुन्ने गर्छु हजुर गुल्मी न्युज डट कमको ओजेलको खबर म निरन्तर सुन्ने हो त्यही भएर मलाई चाहिँ धेरै ऊ लाएर चाहिँ मैले दिएको हो है हवस् त सहयोगका लागि सत्तरी बहत्तर हजार सहयोगका लागि धेरै धेरै धन्यवाद फेरि पनि हामी सम्पर्कमा रहिरहनेछौँ है त बाँकी सहयोगदाताको आगामी श्रृङ्खलामा प्रसारण गर्ने बाचाका साथ अब सुनौ सभासद दुमन थापाले गुल्मी र अरखाँचीमा ल्याएको खानेपानी योजना अलपत्र पारेको र अनियमितता गरेको सम्बन्धी यो रिपोर्ट योजनाको पैसाहरू निकालेर चुनाव जितेको भन्ने जस्तो अब त्यहाँ चाहिँ योजनाका अध्यक्षहरू होइन त्यहाँका उपभोक्ताहरूले भन्ने गरेको छ गत संविधान सभा चुनावमा अर्खाँची क्षेत्र नम्बर दुईका उम्मेद्वार दुमन थापाले पैसाको खोलो बगाए भन्ने चर्चा निकै चलेको थियो पैसाकै खोलो बगाएर उनले चुनाव जिते भन्ने आरोप पनि विपक्षीहरूले लगाउने गरेका थिए चुनावमा त अत्यधिक नै खर्च त गरेकै देखियो यद्यपि त्यो पैसाको स्रोत भने खुलेको थिएन र अहिलेसम्म पनि खुलेको छैन तर पहाडी स्रोत व्यवस्थापन एमआरएमजी योजनाको रकम निकालेर चुनावमा खर्च गरे भन्ने आरोप तेज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरूले लगाउँदै आएका छन् गुल्मी अर्घाँची सहित आठ गाविसमा खानेपानी तथा सरसफाई योजना सम्पन्न गर्ने जिम्मा लिएका सभासद थापाले रकम निकाले तर ती ठुला योजनाहरू भने अहिलेसम्म अलपत्र परेका छन् पहाडी स्रोत व्यवस्थापन एमआर आरएएमजी नामक संस्थाका अध्यक्ष दुमन थापाले अर्खाँचीका केही गाविसहरूमा बल्ल अहिले आएर काम सुरु गर्न थाले पनि गुल्मीको पिपलधारा हाट हाडेर दर्लमचौरका तीन ठुला योजना भने अलपत्र पार्नु भएको छ दर्लमचौरको उक्त खानेपानी योजनाका सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष तोयनाथ सापकोटालाई हामी टेलिफोन सम्पर्कमा ल्याएका छौँ हेलो नमस्कार नमस्कार तोइना सापकोटाजी तपाईँहरूको यो धर्लामचौर गाविसमा खानेपानी तथा सरसफाई योजना परेको त धेरै भयो किन काम सुरु हुन नसकेको होला ए यस्तै अन्यलको अवस्थामा छ कार्यान्वयन हुन्छ कि अब सामग्री पाइन्छ कि आश छ तर काममा धेरै ढिलाइ भइरहेको छ अनि तपाईँ त पूर्व गाविस सचिव कालिन्दार मान्छे तपाईँलाई त थाहा हुनुपर्ने हो प्रक्रिया त अनि हत्तपत्त चाहिँ नि तपाईँले खाली चेकमा साइन गर्ने त अब सही गर्ने कुरा त के हुन्छ भने म पनि गाविस सचिव भएर गाविस अध्यक्षलाई चेक गराउने काम गरेँ कहिले चाहिँ मैले क्षेत्रदेखि दियो कहिले अध्यक्ष केही गरेर मलाई दिनुभयो एउटा विश्वासको कुरो हो दुईवटा जिल्लाका आठवटा योजनाका अध्यक्षलाई जम्मा गरेर सात दिनभित्र सामग्री नसिक्ने बजेट चाहिँ ल्याप्स हुन्छ भनेपछि त त्यो त असारमा जनता ल्याप्स हुने कोही कोही योजना त हुन्छन् त्यसो हुँदाखेरि होला अब अध्यक्षबाट चाहिँ त्यस्तो ढिलासुक्ति नहोला त्यो योजना कार्यान्वयन होला भन्ने बजाएर दिएका यो ढिलाइ पनि भयो र अनियमितता पनि स्वत भयो भयो कि भएन भन्नुहोस् त चेकमा तपाईँहरूको साइनले गर्दाखेरि के भयो भने यदि त्यो अनियमितता कसैले गरिरहेको छ भने तपाईँहरू पनि त्यसको मतियारका रूपमा देखा पर्ने भयो नि अब त तपाईँहरूले साइन गरिदिनु भयो परिबन्धमा पार्नु चाहने हो नियत त्यही खालको हो भने त्यो सम्भावना रह्यो तर चाहिँ एउटाको कुरो होइन सबै योजनाका चाहिँ आठवटा अध्यक्षहरू लेखेर गरेका छौँ अब नियतै खराब हो अथवा पनि हुन्छ त्यो गर्न सकिन्छ एउटा कार्यालयको पिउन मार्फत पनि अब इन्ट्री गर्छ भने ब्याङ्कमा चाहिँ लाखौँ रुपियाँ तिर्छ प्रिन्टरबाट पिउन हुन्छ बाटैबाट चेक लिने चेक हो त्यो पैसा लिएर हिँड्ने त्यो एउटा पिउनले पनि त लाखौँ हिँड्ने हाकिमलाई धोका गर्न सक्छ नि केही समय लागि विश्वास बिना त यो संसार चल्दै चल्दैन यस्तै किसिमको त विश्वास त जसले पनि त गर्नुपर्छ यस्तै किसिमको आवश्यकता हस् धन्यवाद जानकारीका लागि हस्